नमस्कार श्रोतावृन्द इजरायलबाट सञ्चालित एक मात्र Nepali online media Nepal Israel dot नेटमा प्रत्येक महिनाको प्रत्येक दोस्रो हप्ता सोमबार प्रसारण गरिँदै आएको पाक्षिक कार्यक्रम गीती कथामा यहाँहरूलाई स्वागत छ विशेष त इजरायलको रोजगारीको परिवेशमा दुःख सुखले दिनहरू बिताइरहनुभएका तमाम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूको बोजिलो दैनिकीलाई कथाको आकारबाट गीतहरू प्रवाह गरी प्रवासमा आफन्तहरूको बिछोडमा जलिरहेको मनलाई केही मलम लगाउने प्रयत्न स्वरूप नेपाल इजरायल डट नेटले यो कार्यक्रम यहाँहरूलाई पस्किँदै आइरहेको छ र त्यसैको निरन्तरता स्वरूप आज फेरि म प्रस्तुता डङ्क मैनाले यहाँहरूको साथमा उपस्थित भइसकेको छु घटना प्रति घटनाहरूको सम्मिश्रण नै जिन्दगी रहेछ त्यसैले त भिन्दा भिन्दै जिन्दगीको भिन्न भिन्न जीवन गाथाहरू कोरिएका हुन्छन् आज त्यस्तै गरी केशव भट्टराईद्वारा लिखित चोटहरूको बुमरीमा पिल्सिएको जिन्दगी शीर्षकको गीती कथा प्रस्तुत गर्दैछु कथाको प्रारम्भमा एउटा गजल पस्कन मन लागेको छ रुँदा रुँदै धेरै रोएछु अब रुने आँसु छैन रुँदा रुँदै धेरै रोएछु अब रुने आँसु छैन वरिपरि सबै हाँस्छन् तर मलाई हाँस्नु छैन केका लागि दाउ मन्दिर केका लागि पुजौँ देउता खुसीहरू जलाएर अब धेरै बाँच्नु छैन जिउने मर्ने चोला रहेछ आखिर एक दिन मर्नै पर्ने बिर्सिएर जिन्दगीमा फेरि प्रित गाँच्नु छैन चोटै चोटको भारी बोकी लर्खरिँदै हिँडिरहेछु फेरि पनि यो जीवनमा चोट टाँच्नु छैन वैशाखीलाई काखी च्यापी अघि पछि गरिरहँदा शरीर सबै हड्डी भयो त्यसलाई छोप्ने मासु छैन पठाएदेखि हुन्थ्यो निम्तो दैवले मलाई पनि धेरै बाँची केही गरौँला भन्ने जीवन साँच्नु छैन रुँदा रुँदै धेरै रुइछु अब रुने आँसु छैन ती दुई हजार छत्तिस साल असार सत्र गते परिवारमा एउटा ठुलो खुसीको दिन थियो आकाश सफा थियो रात पूर्णिमाको थियो आँगनभरि हर्षका फुलहरू डकमक्क फुलेका थिए किनकि जुन दिन म बुबा आमाको दोस्रो सन्तानको रूपमा जन्मिएको थिएँ मदेखि माथि एकजना दिदी हुनुहुन्थ्यो यसरी पहिलो सन्तान छोरी अनि दोस्रो सन्तान छोरा देख्न पाउँदा धेरै हर्षका आँसुहरू बगेका थिए मेरो परिवारमा मेरो जन्म पाँच थरको यासोकमा भएको थियो भौगोलिक विकटता र गरिबीले बाल्यकालदेखि नै पछ्याए तापनि बुबा आमाले दिएको मायामा कहिले गरिबीपन थिएन धेरै माया पाएको थिएँ मैले दुःख सुख आफ्नो ठाउँमा जे जस्तो भए तापनि उहाँहरूको मायाको ममा कहिले कमी महसुस भएन बुबा मैले थाहा पाउँदादेखि नै एउटा हुलाक कार्यालयमा हुलाकीको रूपमा काम गर्दै आउनुभएको थियो अनि आमा घरमा नै काम गर्नुहुन्थ्यो जन्मेपछि बढ्नुपर्ने पढ्नुपर्ने यसै क्रममा बाल्यकाल मेरो घर नजिकैको स्कुलमा बिते तापनि कक्षा आठदेखि मैले घरदेखि अलिक टाढाको स्कुलमा पढ्नुपर्ने भयो स्कुल पुग्नलाई एक घन्टाभन्दा पनि बढी हिँड्नु पर्थ्यो पढ्नलाई सहज वातावरण नभए तापनि मैले आफ्नो मेहनतका बावजुद दुई हजार त्रिपन्न सालमा एसएलसी परीक्षा पास गरेँ ममा धेरै खुसी छाएको थियो साथै परिवारमा पनि तर खुसीका साथमा मनभरि दुःख पनि थियो किनकि अब बुबा रहेर उच्च शिक्षा अध्ययन गर्न सक्दिनथेँ उच्च शिक्षाको लागि घर नजिकै क्याम्पस थिएन आखिर म दुई हजार त्रिपन्न सालमा अध्ययनको लागि झापा जिल्लामा रहेको दमक बहुमुखी क्याम्पसमा अध्ययन गर्न थालेँ क्याम्पस पढ्दाका सुरुका मेरा दिनहरू धेरै कष्टकर बने किनकि म परिवारबाट नितान्त एक्लो भएको थिएँ जति जतिसुकै बेला पनि घरको यादले सताइरहन्थ्यो सबैलाई देख्न मन लाग्थ्यो सबैलाई भेट्न मन लाग्थ्यो तर टाढा थिए त्यतिखेरको मेरो जिन्दगीको यात्रा नितान्त एक्लो थियो नितान्त एक्लो थियो you. भरी तु यसरी दिन हप्ता महिना वर्ष गरी बित्दै जाँदा मैले पनि आइए पहिलो तथा दोस्रो वर्षको परीक्षामा राम्रो अङ्क ल्याइ पास गरेँ अनि त्यही क्याम्पसमा दुई हजार छप्पन्न सालदेखि बिएको पढाइ सुरु गरेँ एवं प्रकारले मेरो अध्ययन र दिनहरू बितिरहेका थिए र मेरो सबै जस्तो समय पढाइमा नै व्यतीत भइरहेको थियो यसै क्रममा एक दिन घरबाट आमा बिरामी हुनुहुन्छ भनेर खबर आयो अनि हतार हतार म क्याम्पसको पढाइलाई केही दिन छाडेर घरमा गएर आमालाई मेरो सल्लाहमा दमक आम्दा हस्पिटल अनि विराट नर्सिङ होम विराटनगरमा उपचारको लागि लग्यो उहाँको मुटुमा केही समस्या देखिएको भने डक्टरले औषधि खाने सल्लाह दिए त्यसको केही दिनपछि आमा केही निको भएर घर फिर्नुभयो सायद औषधिले होला आमालाई केही समय राम्रो भयो आमाको उपचार गराई घर फर्किएपछि म फेरि मनमा अनेक थरीका कुराहरू खेलाउँदै आफ्नो पढाइको निरन्तरताको लागि पुनः दमक फर्केर पढाइलाई क्रमिक अगाडि बढाउन थालेँ मेरो बिए पहिलो वर्षको परीक्षा नजिकै रहेकोले परीक्षाको तयारी स्वरूप आफ्नो पढाइलाई अझ बढी समय दिनुपर्ने बाध्यता थियो यसै क्रममा फेरि मेरो घरबाट आमा बिरामी पर्नुभएको खबर पाएँ म विवश थिएँ एकातिर मेरो जिन्दगीको बाटो स्वरूप पढाइलाई तीव्रता दिनु थियो भने अर्कोतिर मलाई जन्म दिने आमा हुनुहुन्थ्यो उहाँ बिरामी पर्नुभएको खबरले मलाई पुनः धक्का लागिरहेको थियो तर के गर्नु आफूलाई जन्म दिने आमाभन्दा ठुलो त्यो समयमा मेरो पढाइ कदापि हुन सकेन त्यसैले सबै कुरालाई छाडेर म आमाको चिन्ताले हडबडाउँदै घरतिर लागेँ लामो अनि अप्ठ्यारो बाटो त्यसमा पैदल यात्रा पनि दुई घन्टाको गर्नुपर्ने दिमागभरि अनेक डरका बादलहरू मडारिरहे यात्राको क्रममा भेटिएका यात्रीहरूसँग बाहिरी आँसु देखाउन नसके पनि मनभरि भित्री आँसु धेरै नै छचल्किरहेको थियो ममा किनकि आमाले मलाई दिएको मायाको गुण मात्र मलाई थाहा थियो म बडो कष्टका साथ राति करिब नौ बजेतिर घर पुगेँ तर घरको आँगन टेक्नु अगाडि नै मैले त्यहाँ देखता भिड देख्दाखेरि कतिखेर आमालाई देख्नु जस्तो भयो कतिखेर आमालाई भेट्नु जस्तो भयो आमा झन् साह्रै हुनुभएछ भन्ने लाग्यो अनि हतार हतार आमा छेउमा पुगेँ घरको आँगनमा जम्मा भएका सबैले मेरो अनुहारमा हेरेर मुखामुख गर्न थाले तर अफसोस आमालाई पोतिएको भुइँमा सेतो कपडाले ढाकिएको रहेछ जब मैले त्यो दृश्य देखेँ केही सोच्न सकिनँ ती दृश्यहरू सबै सपना जस्तो लागिरहेको थियो मलाई म त्यहीँ ढाको छाडी छाडी रुन थालेछु अनि भन्न थालेछु आमा आमा यो मेरो आवाज दोहोरी नै रहेछ तर दैवले नै मबाट खोजिसके कि मेरी आमा न त मेरो आवाजले गर्दा नै बोल्न सक्नुहुन्थ्यो न त फर्कन नै ती आमा छोराको पौरख हेर्ने उहाँको रहर अनि मेरो पौरख देखाउने आफ्नो रहर आखिर आमा अनि छोरा पनि भन्न नपाइसकिएछन् यसरी दुई हजार सन्ताउन्न साल जेठ उन्नाइस गते आमा सदा सदाका लागि हामीबाट टाढिएर अर्कै संसारमा जानुभयो भोलिपल्ट नजिकको खोलामा आमाको दाह संस्कार गरियो र तेह्र दिनको काज क्रिया सकेर म नचाहँदा नचाहँदै पनि एक्लो अनि आमाको मृत्युको पीडालाई मनभरि राखेर दमक फर्केँ यस्तै हो जिन्दगीमा एउटा फलको आशा राख्दै गयो अर्को पाइँदो रहेछ सोचे थे जिंदगी माँ के भाइयों आ यसरी मनभरि चोट र पीडाहरू राखी के पढ्न सकिन्थ्यो र अनि पढे पनि के बुझ्न सकिन्थ्यो र तर पनि मैले मेरो बिए पहिलो वर्षको परीक्षा दिएँ तर रिजल्ट सोचे जस्तो आएन त्यतिखेर दिदी पनि मसँगै डेरा गरेर त्यही क्याम्पस पढ्दै हुनुहुन्थ्यो मेरो तेस्रो वर्षको पढाइ चल्दा दिदीको विवाह भयो त्यसपछि त घरमा बुबा र भाइ मात्र एक्लै रहन पुगेँ आमाको देह बसान र दिदीको विवाह पश्चात बुबामा छाएको एक्लोपनको आवाजले बुबामा भित्रभित्र नयाँ विराम देखिन थालेको थियो बिहान उलाको काम अनि बेलुका घरमा यसरी नै उहाँका दिनचर्याहरू बितेका थिए भने यता मेरो तेस्रो वर्षको अध्ययन चलिरहेको थियो एक दिन बुबा पनि फेरि अचानक बिरामी हुनुभएको खबर पाएँ र हतार हतार गाउँ फर्केँ गाउँ फर्केपछि घर पुग्दा हालत वास्तविकता उही आमाको जस्तै थियो बुबाले मसँग बोल्नु अगाडि नै हृदयघातको कारण आफ्नो मुख बाँधिसक्नु भएको रहेछ मात्र चितामाथि आगो सल्काउन उहाँको शरीरले मलाई पर्खिरहेको रहेछ म कति रोएँ कति म नितान्त टुरो बनिसकेको थिएँ बुबाले केही भन्न खोज्नुभयो होला अन्तिम घडीमा हेर्न खोज्नुभयो होला तर बुबा आमा दुवैजनाको मृत्युले मलाई पर्खेन यसरी दुई हजार उन्साठी साल फागुन उन्तिस गते बुबाले पनि हामीलाई छाडेर जानुभयो बुबाको पनि दाह संस्कार पश्चात क्रिया सकी भाइलाई घरमा एक्लै छाडेर म पुनः अध्ययनको लागि फर्केँ तर मेरो पढाइ लथालिङ्ग भइसकेको थियो किनकि म माथि यसरी एकपछि अर्को गर्दै जिन्दगीका सबैभन्दा ठुला चोटहरू थुप्रिरहेका थिए म आफ्नो पीडा आफैमा लुकाउन चाहन्थेँ कसैसँग रुखो झुटो हाँसो हाँसे पनि मन रुहाएर बाँचेको थिएँ यसरी निराश जिन्दगीका जीवन कथा लिएर बाँचेको थिएँ बसन्तले चारैतिर हरियालीलाई डाके तापनि मेरा लागि त्यो उजाड मरुभूमि थियो पूर्णिमाको रातको जुनेलीमा सलबलाइरहेका वृक्षहरू अनि प्रतिबिम्ब जस्तै सजिएका सुन्दर बस्तीहरू मेरा लागि औँसीको रातभन्दा पनि कठोर अनि मसानघाट जस्तै सुनसान लाग्दथ्यो अनि आफू मरुभूमिमा आफ्नो प्यास मेट्न रहेको यात्री जस्तै लाग्थ्यो यो टुक्रिएको मुटु लिएर दुई हजार साठी सालमा म कोलाहालको सहर काठमाडौँ हिँडेँ काठमाडौँको महँगी अनि बेरोजगारी मेरा सुरुका दिनहरू अत्यन्तै कष्टकर रूपमा बिते कहिले कुन नकरी कहिले कुन गर्दै एक वर्ष बिताएँ र दुई हजार एकसठी सालमा बिएको पढाइ पुरा गरेँ अब मेरो पढ्ने रहर हुँदा हुँदै पनि मानसिक पीडा र आर्थिक विपन्नताका कारण चाहेर पनि योभन्दा अघि मेरो पढाइलाई बढाउन सकिनँ म नोकरीको सिलसिलामा धेरै अन्डर खाइ घुमि नै रहेँ न पढाइ अनुरूपको जागिर थियो त्यहाँ न त अरू केही कामधन्दा नै त्यहाँ मेरो केही उपाय नलागेपछि बाध्यतावश दुई हजार बैसठी सालमा म वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबियाको लागि उडे नौलो ठाउँ चिने जानेको मान्छे कोही थिएन त्यसै त विरक्तिको घाइते म त्यसमा पनि विदेशको ठाउँ साह्रै नमिठो अनुभव भए तापनि त्यहाँ पुगेको अर्को दिनदेखि नै आफ्नो ड्युटी सुरु गरेँ जुत्ता चप्पल प्याक गर्नुपर्ने काम थियो ओभर टाइम पनि थिएन महिनाको नेपाली रुपियाँ बाह्र हजारदेखि चौध हजारसम्म बज्दथ्यो त्यही पनि गएको डेढ वर्ष पनि बित्न नपाउँदै मैले काम गर्ने कम्पनी बन्द भएर नेपाल फर्किन बाध्य भएँ धिक्कार छ मेरो जन्मलाई मेरो कर्मलाई अनि मेरो भाग्यमाथि खेलबाड गरी भाग्य कोर्ने भावीलाई भन्दै भाग्यलाई धिकार्दै पुनः अर्को देश जाने सोचाइले म काठमाडौँमा बौतारिँदै थिएँ यसै क्रममा मैले क्याम्पस पढ्दाको साथी रितालाई भेटाएँ इलाम घर भएकी उनीसँग गफ गर्दै जाँदा मैले आफूले भोगेका दुःख व्यथाहरू खोल्न पुगेछु र आफ्नो पीडाहरूको स्पर्शबाट अनायसे मेरा आँखाबाट आँसुहरू झर्न थालेछन् त्यो बेला उनले अप्ठ्यारो मान्दै मेरो आँसु पुस्दै सम्झाइन् उनी पनि काठमाडौँमा जागिर गर्दै धेरै बेर गफ पछि उनीसँग छुट्ने समय पनि आएछ अनि फेरि बेच्ने बाछाका साथ म उनीबाट छुट्टिएँ त्यसको केही दिनपछि म दुबईको भिसा लगाई दुबई लागेँ र काम पनि सुरु गरेँ आफ्नो ड्युटी पनि राम्रै चलिरहेको थियो भने यता रितासँग पनि समय समयमा अनलाइनमा कुराकानी हुने गर्थ्यो उनीसँग धेरै नजिक भइसकेको थिएँ म उनले मेरा मरेका सपनाहरू बिउजाउन अनेकौँ प्रयास गरिन् मेरा जीवनमा निभेका दीपहरू जलाउन उनले कैयन मेहनत गरिन् भित्रभित्रै मैले उनलाई मेरै जीवन सङ्गिनी मानिसकेको थिएँ हरेक दुःख सुखमा साथ दिने बाछा गरिसकेका थियौँ मलाई उनको यादले खुबै सताउन थालिसकेको थियो र फुर्सदमा कम्प्युटरमा उनका फोटाहरू निहाल्दै सपनाको संसारमा भुल्ने गर्थे किन आउँछ तिम्रो एकान्तमा यति धेरै दिन आउँछ तिम्रो एकान्तमा यति धेरै तिम्रो याद तिम्रै तस्बिर भरि जति खेरै तिम्रो याद तिम्रै तस्बिर भरी जति खेरे ज्योति तिम्रा आँखा जति भुलु भने पनि गाजलुती तिम्रा आँखा झनै भुल्न गाह्रो हुने तिमीले गाको रोधी भाका झनै भुल्न गाह्रो हुने तिमीले गएको रोधी भाका किन आउँछ तिम्रो या एकान्तमा यति धेरै तिम्रो याद तिम्रै तस्बिर आखा भरी जति खेरे तिम्रै याद आए दिदा दिल मेरो जलाए दियो दुख मा छाए दिदा दिल मेरो जलाए दियो दुख मा छाए दिदा किन आउँछ तिम्रो एकान्तमा यति धेरै किन आउँछ तिम्रो सम्झनाहरूलाई एकातिर थाँती राखेर म आफ्नो काममा व्यस्त थिएँ घर परिवार बुबा आमा सम्झेपछि मन भकानिएर आउँथ्यो आमा बुबाको मृत्युका पलहरू आँखा वरिपरि घुम्ने गर्दथे यसरी समयको गतिसँगै मनलाई सम्हाल्दै मुस्किलले ओठमा मुस्कान लिँदै काम गर्न बाध्य थिएँ सधैँ जस्तै आफ्नो ड्युटीमा जाने क्रममा एक दिन मनमा अनेक कुराहरू खेलाउँदै मैले काम गर्ने सुपर मार्केट नजिकै जाँदा ट्राफिक लाइटको रातो बत्तीको मलाई याद भएन छ बाटो क्रस गर्दै गर्दा मैले काम गर्ने सुपर मार्केटको साउको गाडीले मलाई नराम्ररी ठक्कर दियो र मलाई तुरुन्तै हस्पिटल लगिएछ मैले केही थाहा पाइनँ त्यसको तिन दिनपछि होसमा आउँदा म कहाँको कुन संसारमा छु जस्तो भयो मेरो छेउमा अरू कोही पनि थिएन छेउमा स्लाइन झुन्ड्याइएको थियो त्यसपछि थाहा पाएँ म हस्पिटलमा रहेछु अनि बिस्तारै उठ्न खोजेँ तर म सहज तरिकाले उठ्न सकिनँ र बल र खुट्टाको भर गरेर उठ्न खोजेँ तर सकिनँ अनि एकैचोटि आँतिएर कराएछु किनकि मैले मेरो एउटा खुट्टा गुमाइसकेको रहेछु त्यो अवस्थामा रहेको थाहा पाउँदा मैले नर्सहरूलाई मलाई मार मर्ने औषधि देऊ भन्दै रुन थालेछु यदि त्यो बेला सक्थेन छेउमा बिच थियो भने म पिएर आत्महत्या गर्थेँ किनकि जिन्दगीका सारा कष्टहरू त सधैँलाई टाढिन्थे तर के गर्नु म विवश थिएँ त्यो सबै सहनलाई यसरी लामो उपचारपछि मलाई नेपाल फर्काइयो सम्झेँ यदि बुबा आमा साथमा हुनुहुन्थ्यो भने कति रुनुहुन्थ्यो होला मेरो चोटमा मेरो पीडामा तर धन्न तपाईँहरूले मेरो चोट पीडा देख्नु परेन नेपाल फर्केपछि मलाई कम्पनीले अलिकति आर्थिक सहयोग पठाइदियो र ढुकुर पानीमा मैले त्यही सहयोगबाट सानो झुपडी बनाएँ र अहिले यही झुपडीमा जीवनका सारा रहरहरूलाई सारा खुसीहरूलाई पिन्जडामा जस्तै थुनेर राखेको छु म यो पिन्जडाको संसारबाट बाहिर जान सक्दिनँ र चाहन्न पनि किनकि मेरा पखेटाहरू मठारिएका छन् वैशाखीको सहारामा यताउता घिस्रिँदैछु विश्वासका देहहरू निभेका छन् पुनः आस्थाको मल ढलेको छ म जुन दिन दुर्घटनामा परेँ त्यो दिनबाट मेरी प्यारी रितासँगको सम्पर्क भगवान्ले टुटाइदिए उनको आत्मा जलाइदिए कहिले पनि म उनलाई भेट्ने छैन किनकि मेरो वास्तविकता उनलाई थाहा नभएकै राम्रो उनको सुन्दर संसारलाई कहिले मेरो अपुरो संसारमा मिसाउन चाहन्न लामो समयसम्म सम्पर्कमा नआएपछि उनी आफै टाढिने छिन् मबाट धोकेबाजले धोका दियो भने उनले त अर्कै नयाँ सुन्दर संसार बसाउनु पर्छ नचाहँदा नचाहँदै पनि तिमीलाई म तिम्रो सुख दाम्पत्य जीवनको कामना गर्दैछु तिम्रो सुन्दर संसारको कामना गर्दैछु जहाँ जसरी रहन्छौ रहेकी छौ सधैँ हाँसी खुसी रहनु तिम्रो नयनमा म कहिले पनि पृथ्वीको भार बनेर देखिने छैन आज आफ्नो जीवनमा आफैलाई भार भई बाँचेको छु कल्पना गर्नुहोस् एउटा सुन्दर शान्त बगैँचामा आगलागी भएर बगैँचा जलेर सबै खरानी भयो अनि जलिन सकेका वृक्षहरू मसान घाट जस्तै ठडिरह्यो भने त्यो बगैँचा कति कुरूप देखिन्छ आज त्यस्तै नै बनेको छ मेरो जीवित तर अपाङ्ग जिन्दगी बिना हाँसोको बिना रहरको अनि मृत आत्माको जिउँदो लास जस्तै र जुन सुन्छु भन्थे नसाव हस्त श्रोताबेन नेपाल इजरायल डट नेटको छैटौँ श्रृङ्खला अन्तर्गत गीती कथा चोटहरूको बुमरीमा पिल्सिएको जिन्दगी यहाँहरूमा फस्केका थियौँ आजको कार्यक्रम यहाँहरूलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया तल राखिएको प्रतिक्रिया बक्स मार्फत जाहेर गर्न नबिर्सनुहोला यहाँहरूको सल्लाह सुझावहरूको आधारमा हामीले यो कार्यक्रमको गुणस्तरीयतालाई बढाउने नै छौँ साथै यहाँहरू पनि यदि आफ्नो जीवनमा घटेका घटनाहरूलाई गीत सङ्गीतको भाषामा प्रसारण गर्न चाहनुहुन्छ भने हाम्रो सम्पर्क इमेल ठेगाना NEPL Nepal ISRL Israel Nepal Israel at the rate Yahoo dot कममा अथवा INFO info at the rate Nepal Israel dot नेटमा पठाउन सक्नुहुनेछ आजको कार्यक्रमबाट